Nanda ji so ab bandata भन्दा चिसो आगो भन्दा तातो तिम्रो हाम्रो साइनो रहेछ जगत भन्दा रातो तिम्रो हाम्रो साइनो रहेछ जगत भन्दा रातो हिउँ भन्दा चिसो सनोले मुटुमा लैलै गाडी सक्यो जारो यो मुटु मलाई लैलै गाडी सक्यो जारो रातमा पनि दिनमा पनि आइरहन्छ जलको रातमा पनि दिनमा पनि आइरहन्छ झलको आइरहन्छ 만다 지소 아구 간다 नैनुको सम्झन नै नै बसेछ आँखैमा यो सानोको सम्झन नै नै आँखैमा परिबाट प्रीतिको भाकैमा परिबाट भन्दा चिसो आगो भन्दा तातो तिम्रो हाम्रो सैनो रहेछ रगत तिम्रो हाम्रो भन्दा जंगा ही मन लय लय डाड़ा पारी पारी कंचनजंगा ही मन लय लय डाड़ा पारी पारी चार जात छत्तीस बना एउटै फूल पारी चार जात छत्तीस बना एउटै अब भन्दा तातो तिम्रो हाम्रो छैनौ रगत तिम्रो हाम्रो भन्दा चिसो